Namaskar. रेडियो थाहा संचार उनान्सय दशमलव चार मेगा हर्ज काठमाडौँ थाहा सञ्चार डट कम र थाहा सञ्चार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले साहित्यकार नारायण ढकालको पछिल्लो उपन्यास हजार माइलको बाटो सुनाइरहेका छौँ आफ्ना अघिल्ला अघिल्ला उपन्यासमा जस्तै यो उपन्यासमा पनि लेखक ढकालले काठमाडौँ वरपरको सेटिङमा कथा बुन्नु भएको छ हजार माइलको बाटो एउटा सामाजिक राजनीतिक उपन्यास हो जनयुद्धको पृष्ठभूमिमा लेखिएको यो उपन्यासमा हामीले देखे भोगेका कुरा मात्र होइन कतिपय पात्र र सन्दर्भमा हामीले आफू स्वयंको प्रतिबिम्ब भेट्न सक्छौँ उपन्यासकारले मूल पात्र धीरेन्द्रलाई माध्यम बनाएर कथा भन्नुभएको छ काठमाडौँमा बसेर अध्ययन गरिरहेको धीरेन्द्रको उसको बाबुसँग त्यति राम्रो सम्बन्ध छैन पारिवारिक बेमेल त आफ्नो ठाउँमा छँदै थियो अब बिस्तारै धीरेन्द्रको उमेर बढेसँगै बाबु छोराको राजनैतिक बाटो पनि फाट्दै जाने संकेत देखिएको छ त्रिचन्द्र कलेजमा बीए अध्ययन गरिरहेको धीरेन्द्रको जीवन कसरी अघि बढ्ला त सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास हजार माइलको बाटोको सातौं भाग त्रिचन्द्र क्याम्पसमा बिएमा भर्ना भएपछि पनि मनोहरसँग धीरेन्द्रको घनिष्ठता जारी नै रह्यो विशेष गरी साँझको अयला उत्सवमा मनोहर उसको जीवनको एक्लोपन र निराशालाई भङ्ग गर्ने पक्का सहयात्री बन्यो मनोहर एउटा मानिसका रूपमा बाहिरबाट जति कुरूप र फोहोरी देखिन्थ्यो भित्र त्यस्तो थिएन उसले आफ्नो विषयमा धेरै नभने पनि त्यस अवधिको सङ्गतले गर्दा धीरेन्द्रले उसको अन्तर्य जानिसकेको थियो मनोहर पनि आमा बाबु बिनाको टुहुरो रहेछ छ वर्ष अघि ऊ तेह्र वर्षको छँदा उसका बाबु घरको बार्दलीबाट खसेर मरेका थिए उसकी आमा त्योभन्दा तीन वर्ष अघि झाडा बान्ताको प्रकोपमा मरेकी थिइन् उसकी आमाको कोखबाट नौ सन्तान जन्मेका भए पनि ऊ मात्र बाँचेको रहेछ मनोहर र धीरेन्द्रको स्वभाव र अस्तित्वमा धेरै समानता थिए कति बेला ऊ मनोहरलाई कुनै दर्पणमा देखिएको आफ्नै प्रतिबिम्ब ठान्थ्यो समान नियति र समान किसिमको स्वप्न खोसिएका दुई पिण्डहरू यसैले पनि उनीहरूको मित्रता प्रगाढ भएको थियो अझ जब धीरेन्द्रले उसलाई श्यामबहादुरको भट्टीमा आफ्नो अकविता सुनायो त्यसपछि त उनीहरू एउटै सिक्काका दुई पाटा जस्ता भए जस्तो कि एउटा उदाहरण सुन्नुपर्छ म तिमीलाई एउटा कविता सुनाउँछु आफ्नै पिताको हत्यापछि ब्रह्म राक्षसको प्रेत आफ्नै पिताको हत्यापछि ब्रह्म राक्षसको प्रेत घुम्न आएको छ हाम्रो सहरमा त्यसले मचाउने छ हरेक विध्वंस त्यसले मचाउने छ हरेक विध्वंस मलाई प्रिय छ म ब्रह्म राक्षसलाई प्रेम गर्छु म प्रेमलाई घृणा गर्छु कविता सुनेर मनोहर एकदमै प्रभावित भयो तिमीले त गजब कविता लेखेछौ बाजा गजब छ गजब छ तिमीलाई थाहा छ मनोहर हाम्रो कुरूप समयको कविता हो यो मैले जुन सुनाएँ नि अहिले कुरूप समयको कविता वीरेन्द्रले सगर्भ भन्यो दिल्ली बजार चोकको पश्चिमपट्टिको ओह्रालो सुरु हुने ठाउँमा मनोहरको सगोलको घर थियो तिन उसका बा नमर्दासम्म उनैले त्यस घरको संरक्षकत्व सम्हालेका थिए उसका बाका दुईजना दाजुभाइमा अंशबन्ध भएको थिएन बाको मृत्युपछि उसका काका परिवारका हर्ताकर्ता भए तर ऊ आफ्नो काकालाई पटक्कै मन पराउँदैन थियो अब कस्तो भयो भने धीरेन्द्र मा मरेपछि बा जड्या बन्यो अनि बा मरेपछि म जड्या भएँ बुझ्यो त त्यस्तो पो छ त मेरो त ऐलाले फिट्टु भएको एक दिन उसले आफ्नो कुरा यसरी खुस्काएको थियो मलाई एउटा कुरा भन त मनोहर तिम्रो बाले निकै धेरै खाएको थियो कि कसो हो नत्र बार्जलीबाट कसरी खस्छ त मान्छे भन त वास्तवमा बा आफै खस्या होइनन् के खसा ल्याऊ खस्सा ल्याऊ बुझ्यो खसा ल्या अँ खसा ल्याऊ कसले खसा ल्या अब कसले हुनु नि उही छ्याक छ नि छ्याक हो त्यसले को को छ ऊ क्या त मेरो काका बनाउँदा छ त्यस कुराकानीमा धीरेन्द्रले उसको कुरालाई त्यति गम्भीरतापूर्वक लिएन तर एक दिन जब ऊ मनोहरको घरमा गयो उसको त्यो आरोप सम्झेर त्रस्त भयो मनोहरका काकाको अनुहार डरलाग्दो देखिन्थ्यो धीरेन्द्रले उनको हेराइमा आफ्नो बाको आभास पायो निरङ्कुश कुटिल र आपराधिक आँखाहरू यस कुराले ऊ भावुक भन्यो र मनोहरलाई हेर्न थाल्यो अनि मनमा नै भन्यो साँच्चै यसले पनि मैले जस्तै दुःख पाउने हो मनोहरका काकाको अनुहारभरि बिफरका काला खतहरू थिए उनका आँखा पनि बिफरले कोतरेकाले चिम्सा र कुरूप बनेका थिए उनले निकै सन्देहका साथ धीरेन्द्रलाई हेरे जब मनोहर पेट काट्यो भनेर पाइखानातिर पस्यो उनी धीरेन्द्रको नजिक आए र सुस्तरी भन्न थाले यो मनोहर जा छ नि मनोहर जब चारै हाराभरि निस्क्यो पहिले पहिले त पैसा चोर्थ्यो पछि पछि त काकेको के भन्छ त्यो गहना पनि चोर्नु पल्क्यो अब अहिले आएर त भाँडाकुँडा समेत चोरेर बजारमा बेच्छ भयो तिमी यस्तोको सङ्गत नगर्ने गर मेरो पुरा पुरा बौला जस्तो भइसक्यो अहिले जे नपजाउनु बाबु धीरेन्द्रले यही कुरा अर्को दिनको भेटमा मनोहरलाई सोध्यो काका आफ्नो विरुद्ध ठुलो षड्यन्त्रमा लागिरहेको उसले बतायो तिमीलाई थाहै छैन धीरेन्द्र मेरो काका त मलाई बालाई चाहिँ मारेर सबै घर सम्पत्ति आफ्नो एकलौटी बनाउन जान्छ तिमीलाई के थाहा एउटा कुरो बताउ त मलाई मनोहर काकाले तिम्रो बालाई मारेकै हो त ल यहाँ सुन तिमी म भन्छु के भएको रहेछ भनेदेखि बाले घोडे जात्राको अघिल्लो रात बेसरी रक्सी खाएको रहेछ होइन त्यही मौकामा छ्याकचाले बारदलीको बारबाट मुनि धकेलिदिएछ अनि तल चोकमा पछारियो मान्छे ठाउँको ठाउँ गयो त्यो घटना चाहिँ एउटा छिमेकीले देखाइरहेछ के पछि छ्याकचालाई पक्रिन पुलिस पनि आएको थियो तर पुलिसले चाहिँ पैसा सैसा खाएर भवितव्य भनेर केस डिसमिस गरिदियो भएको कुरा यति होला ओहो यो कहानी त हाम्रै घरको जस्तो रहेछ नि मनोहर हाम्रो आमाको हत्यापछि पनि तिम्रो बाको घटना जस्तै भएको थियो बुझ्यौ पुलिसले त घुस खाएर उही तिम्रो जस्तै केस डिसमिस धेरै भाने हो अब के गर्ने त बा बितेपछि मलाई स्कुलै जान मन लागेन आठ कक्षाको फाइनलै नदेखिन मैले त स्कुललाई ल सधैँको लागि नमस्कार गरिदिएँ फेरि अर्को एक दिन श्यामबहादुरको भाषा पसलमा मनोहरले भनेको थिए हो बाको पछि त पढ्नै मन लागेन क्या अनि त्यसपछि पुरा बरा लिन थालेको मनोहर तिम्रो बाले तिमीलाई कतिको माया गर्थे बाको मायाको कुरै नगर नदिएर त्यो सम्झेर त मलाई अहिले बाँच्नै मन लाग्थ्यो उसको भावुक जवाफले धीरेन्द्र एकछिन बिथुलियो उसलाई एक प्रकारले उप्रति ईर्ष्या पनि लाग्यो मनोहरका बा किन त्यस्ता र उसका बा किन यस्ता वैशाखे गर्मीको एक दिनको घटना हो घण्टाघर ब्लकमा रहेको भवनको माथिल्लो तलाको दक्षिणपट्टिको कक्षा कोठामा राजनीति शास्त्रको पढाइ भइरहेको थियो पुर्को कदका प्राध्यापक Homprasad Gauchan history of political thought अन्तर्गत इटालीका चिन्तक मेकिया भेलीबारे लेक्चर दिँदै थिए उनले मेकिया भेलीको प्रिन्सका बारेमा भनिरहँदा सादृश्यमा धीरेन्द्र चाहिँ आफ्नो बालाई सम्झिरहेको थियो नरेन्द्रनाथ मेकिया भेलीको पक्का अनुयायी भए झै उसलाई लाग्यो साम दाम दण्ड र भेदमा एकदम निपुण शासकीय निर्णय लिने विषयमा एकदम क्रूर ऊ यही विषयमा डुबेर गौतम सरलाई सुनिरहेका बेला कलेजका बुढा पाले रामनाथभित्र पसे र भने यहाँ धीरेन्द्रनाथ अधिकारी भने को हुनुहुन्छ कुनै घरबाट भेट्ने मान्छे आउनु भएको छ इमर्जेन्सी छ अरे है यो सुनेर ऊ झस्कियो घरमा त्यस्तो के पर्यो गौचुङ सर उसलाई नामैले चिन्दथे उनले लेक्चर रोकेर उतिर हेर्दै जाउ धेरेन भनेर भाने ऊ कापी किताबको झोला च्यापेर पालिताईको पछि पछि लाग्यो तर घण्टाघर मुनिको सानो चौरमा थिए गायत्री के इमर्जेन्सी पर्यो त उसलाई गायत्री हरियो सारीमा जति राम्री लाग्थे उसको अनुहार कुनै असीम दुःखले त्यति नै टाक्सिएको देखिन्थ्यो भेट्न साथ ऊ धीरेन्द्रको हात समातेर रुन थाले किन रुवा के भयो तिमीलाई गायत्री किन रोएकी हो भन्ने नबुझेर धीरेन्द्र पनि निसासी हो फेरि पनि गायत्री बोलिन र सुङ्का सुङ्काको रफ्तार बढाए खास कुरा के हो भने किन रुवा भन त धीरेन्द्र अझ अधैर्य बान्यो हिँड कुनै एकान्तको चिया पसलमा हिँड बल्ल गायत्रीको बाघ फुट्यो एकछिनको नाटकको जस्तो दृश्य देखेर धीरेन्द्रलाई बोलाउन आएका पाले दाई हाँस्दै आफ्नो कार्यालयतिर लागे यसलाई उनले अर्कै कुरा ठाने होलान् गायत्रीले उसको हात अझै समातिरहेकी थिए गायत्रीको हातको स्पर्शमा उसको ध्यान एकहोरिएको थियो त्यसै बेला नेपालीसम्मको कक्षा समाप्त भएकाले विद्यार्थीहरू बाहिर निस्किए त्यस हुलमा सबैजसो परिचित थिए तीमध्ये प्रेमबारे कविता लेख्नमा क्याम्पसमा नाम चलेको एकजना सहपाठी जनार्दन विरहीले धीरेन्द्रलाई हेर्दै भन्यो एलएलसिसिएमजी अर्थात् लाला छ मोज कर उसको खिज्याइले धीरेन्द्रलाई झनक्क रिस उठ्यो तर उसले आफूभित्र पलाएको रिस जबरजस्ती दबायो त्रिचन्द्र परिसरको ठिक सामुन्ने नेपाली मुसलमानहरूको जामे मस्जिद थियो र मस्जिदको गिर्दाभन्दा बाहिर सफा तर तुलनात्मक रूपमा सस्तो रेस्टुराँ पनि थियो रेस्टुराँको धनी मुसलमान नै थियो अब्दुल कास्मी लगभग चालिस नागेको सधैँ रोइरहे जस्तो अनुहार भएको डेराबाट बिहान निस्केको समय वा कहिलेकाहीँ डेरामा खाना नखाएका दिनमा पनि धीरेन्द्र त्यहाँ जान्थ्यो एक प्लेट भात र एक कचौरा स्वादिलो बफ करीले जस्तो भोको पेट पनि सजिलै भरिन्थ्यो गायत्रीलाई उसले त्यतै लग्यो उनीहरू पस्दा त्यहाँ एकान्त थियो रेस्टुरेन्टको भान्सा खण्डमा मात्र मसिनो खलबल सुनिन्थ्यो ल भन त भएको के प्रश्नसँग भन ल मेचमा आम्ने सामने बस्न साथ उसले भन्यो अब के भन्ने नि बाले मेरो बिहा मिलिट्रीको मान्छेसँग गरिदिन्छु भन्छन् म त्योसित कुनै पनि हालतमा बिहे गर्न चाहन्न धीरेन्द्र मलाई यो पुलिस अनि मिलिट्री पटक्कै मन पर्दैन त्यहाँनिर त मुटु नभएको राक्षस जस्तो लाग्छ नि मलाई त अनि तिमी आफै पनि त मिलिट्रीकी छोरी हो नि गायत्री हो कि होइन भन त हो हो मलाई बा त मनपर्छन् नि तर उनको पेसा चाहिँ मन पर्दैन अनि अब यसमा मैले के गर्न सक्छु त तिमीले हाम्रो बालाई भनिदियो भने बिहेको यो प्रोसेस रोक्न सकिन्छ मैले तिम्रो कुरो बुझिनँ गायत्री कस्तो कुरा नबुझ्या कि धेरै कि म तिमीसित बिहे गर्छु नत्र अरू कसैसित पनि गर्दिनँ नभए जीवनभर कुमारी नै बस्छु गायत्री फेरि रुन थालि सुन गायत्री तिमीले यो एकदमै नयाँ कुरा भन्यौ मैले यस विषयमा अहिलेसम्म केही पनि सोचेको छैन हेर धीरेन्द्र मेरो दुईवटा चिठीको पनि तिमीले जवाफ दिएन चिठीमा मैले जे लेख्या छु नि त्यो ढुङ्गाको अक्षर बराबर हो मेरो लागि बिहे नगर्ने विषयमा नसोचेको भए अब सोच म तिमीलाई बच्चैदेखि प्रेम गर्थे रुवाई रोकेर गायत्रीले यति मात्र भाने त्यसैबीच अब्दुल कासिमी आफै अर्डर लिन आइपुग्यो धीरेन्द्रले गायत्रीलाई केही खाने कि भनेर सोध्यो उसले चिया मात्र खाने भने उसलाई पनि भोक थिएन त्यसैले दुई कप चिया भन्न चोर र माझी औँला देखायो अब्दुल फर्केर भान्सातिर पालमा निहुरियो र दु कप चाय भनेर चिच्यायो त्यसपछि ऊ बाहिर निस्कियो अब हेर गायत्री मेरो जीवन यात्राको कुनै टुङ्गो छैन भविष्यमा कहाँ पुग्छु म के हुन्छु केही निश्चित छैन त्यही भएर मसित भे गर्छु भनेर जिन्ती नगर यो कुरा जत्तिकै कटु भए पनि धीरेन्द्रले भन्नै पर्थ्यो उसको कटु तर सत्य वचन सुनेर गायत्री फेरि रुन थाले अब धीरेन्द्रको पनि बोली बन्द भयो फेरि एकैछिनमा गायत्रीको रुवाई रोकियो बेहराले त्यही बेलामा चिया ल्यायो र टेबलमा राख्यो तर उसले चियातिर हेर्दै हेरिन चिया आइपुग्यो चिया खाऊ गायत्री खान्न म चिया सिया गायत्री रिसाएर काम बन्दैन नि हेर रिसाउनु पनि त त छ र अब को छ र मेरो यो संसारमा आफ्नो भन्नु यति भनेर उसले चियाको कपतिर हात लाम्काए त्यसै बीच रेस्टुरेन्टमा केही ग्राहकहरू थपिए चिया सकिएपछि उनीहरू दुवैजना उठे गायत्रीले आफै पैसा तिरी उनीहरू बाहिर सडकमा आए धीरेन्द्र तिमीले मसित बिहे गरे पनि नगरे पनि अहिलेको समस्या टार्न म तिम्रो नाम जोडेर झुट बोल्छु हुन्छ तिमी अनुमति दिन्छौ कस्तो झुट गायत्री म बालाई भनिदिन्छु कि तिमीसित मेरो प्रेम छ भनेर यति भनेपछि अहिलेको सङ्कट त टर्छ कसरी टर्छ र गायत्री अब बाले तेरो मन परे मान्छे छ भने देखा नत्र मैले छाना केटासित बिहे गर्नै पर्छ भनेका छन् मैले तिमीलाई देखाइदिएपछि उनीहरूले पछि हट्छन् मेरो निम्ति तिमी यति सानो सहयोग पनि गर्दैनौ थिएन यति भनेर गायत्री फेरि भावुक बने एकछिन उसले धीरेन्द्रको मुखमा क्वार्क्वार्ती हेरी ऊ आशावादी उत्तर चाहन्थे तर उसले हुन्छ वा हुन्न कुनै उत्तर दिएन ऊ के उत्तर दिनु भनेर आन्तरिक धुन्दमा अल्मलिएका बेला गायत्री उसलाई घोर उपेक्षा गर्दै रत्न पार्क बस बिसाउनेतर्फ लागे गायत्री उसबाट न्याय नपाएर हिँडेपछि भने उसका आँखा आफ्नो अकर्मण्यतामा थोरै बेर रसाए उसले मनमा नै आफूलाई सराप्यो ओहो यस्तो निज मानिस पनि यो संसारमा छ अलिकति मानवताको स्वभाव देखाउँदा के फरक पर्थ्यो र त्यसमाथि गायत्री उसकी बाल सखा पनि त थिए ऊ किन गायत्री प्रति यति निठुर हो त्यो भेट गायत्री उसलाई छाया जस्तै पछ्याउँछ भन्ने तथ्यको अर्को ठुलो प्रमाण थियो तर ऊ गायत्रीको अनुराग अघि दर्शन ढुङ्गा झैँ कठोर हो झरझराउँदो जवान भएका कारण स्त्री मोहका केही झिल्का उसका मस्तिष्कमा नहुने होइनन् तर ती यदा कदा अँध्यारो रातमा आकाशबाट पृथ्वीमा झर्ने उल्का पिण्ड जस्तै थिए झरझराएर तलतिर झर्ने र तक्षण निम्ने यस्तो हुनुमा उसकी आमाको अवसान र भात भटिनीको गल्पको मिश्रण मुख्य कारक थियो त्यसबेला पनि भटिनीको छाया उसको अनुहार अघि आएपछि उसले गायत्रीको सङ्कट र दुःखलाई महत्व दिएको थिएन त्यसपछि भने चाँडै नै उसले त्यो सन्दर्भ बिर्सियो त्यही वर्षको माघमा धीरेन्द्रको बिएको चौथो सेमेस्टरको परीक्षा पनि सकियो त्यसपछि ऊ गायत्रीको प्रेम प्रस्ताव लत्याएर र बा तथा सानियामा हर्ताकर्ता भएको आफ्नो घर त्यागेर नुवाकोटमा पढाउन गयो दुई हजार बत्तीस सालको लामो विद्यार्थी आन्दोलन र त्यसको पछिको समय थियो थियो नेपाल विद्यार्थी संघ र प्रगतिशील विद्यार्थी बीच किर्तिपुर क्याम्पसमा ठूलो मारपिट भएपछि सरकारले पहिले पूरा गरिदिइसकेका विद्यार्थीहरूको मागलाई फेरि खारेज गरेको थियो विश्वविद्यालय सेवाबाट थुप्रै प्राध्यापक निकालिएका थिए ती घटनाका कारण विपक्षी राजनीतिमा एक किसिमको निराशा छाएको थियो त्यस बेला दुर्गम ठाउँमा गएर अङ्ग्रेजी पढाउने शिक्षक पाइन मुस्किल मुस्किल थियो उसले सदरमुकाम बिदुरमा गएर जिल्ला शिक्षा अधिकारीलाई भेट्यो उनको नाम रहेछ चण्डीराज सिंह सुभाल उनका कपाल दारी जुङ्गा र आँखी भाउ समेत फुलेर सितामे देखिन्थे उनका आँखामा बाक्लो पावरको चस्मा थियो त्यही चस्मा भित्रबाट धीरेन्द्रलाई हेर्दै चण्डीराजले भाने ल धीरेन्द्रजी मेरो जिल्लामा तपाईँलाई हार्दिक स्वागत छ राम्ररी पढाउनु होला फेरि है यसरी पहिलो भेटमै उनले धीरेन्द्रको कुनै पृष्ठभूमि नै नबुझी तुरुन्तै स्कुलमा पढाउन निम्न माध्यमिक तहको अस्थायी नियुक्ति दिए स्कुलको नाम थियो भक्ति निम्न माध्यमिक विद्यालय ठेगाना थियो दाङमै आधा घण्टामै जिल्ला शिक्षा कार्यालयको लेटर प्याडमा रेमिङटन टाइपका अक्षरहरू टङ्कण भएको शिक्षा अधिकारी सुवालले सही गरेको र कार्यालयको छाप लागेको नियुक्ति पत्र उसको हातमा थमाइयो शिक्षा अधिकारी चण्डीराज अलिक भुलक्कर स्वभावका थिए उनीसँग हरेक पटक भेट्दा परिचय दिइरहनु पर्ने तीन वर्षको उसको बसाइमा उनी दुई वर्ष त्यहाँ रहे ती दुई वर्षमा उसले करिब करिब एक दर्जन पटक सदरमुकाम जाँदा हरेक पल्ट आफ्नो परिचय दिनु परेको थियो उनको बिर्सने लक्षणहरूबारे जिल्लामा एउटा किस्सा नै बनिसकेको थियो मानिसहरू उनलाई उडाउँदै भन्थे उनी कति हदसम्म बिर्सन्छन् भने रातिसँगै सुतेकी श्रीमतीलाई भोलिपल्ट बिहान चिन्दैनन् एक दिन उनकी श्रीमती चाँडै उठेर नृत्य गर्न सकेर कोठामा फर्कँदा उनले ओछ्यानबाटै सोधे अरे कसलाई खोजेको नानी भनेर यस्ता अरू पनि किस्सा थिए उनका धीरेन्द्र त्यहाँ गएको दुई वर्षपछि उनी सरुवा भएर राजधानी फर्किए मान्छे नचिन्ने उनको रोगले धीरेन्द्रलाई फाइदै भयो ऊ स्वतन्त्रतापूर्वक विद्यार्थीलाई राजनीतिमा संगठित गर्ने काममा हेलियो शिक्षा अधिकारीले चासो नराखेपछि निकै समयसम्म स्थानीय प्रशासनको कालो सूचीमा उसको नाम परेन उसलाई निष्फिक्रीसँग विद्यार्थी राजनीति गर्ने मौका मिल्यो स्कुल महाभारत श्रृङ्खलाको दक्षिणतिर फर्केको ढाडको भिरालोमा थियो घरहरू त्यहाँ फाटाफाटा थिए अधिकांश घर खरले छाएका र गाह्रो ढुङ्गा माटाको जोडले बनेका थिए ऊ त्यहाँ पुग्दा बारीका पाटाहरूमा बाली लाने लगाउने बेला नआइसकेकोले सबै बाँझे देखिन्थे यस दृश्यले उसलाई निकै दिनसम्म उदास बनायो गाउँको उराटलाग्दो वातावरणमा सहज हुन उसलाई धेरै समय लाग्यो यसरी भक्ति निम्न माध्यमिक विद्यालयबाट उसको जीवनको अर्को मोड सुरु भयो गाउँका प्रधान पञ्च तथा विद्यालय सहयोग समितिका अध्यक्ष सुरवीर थपलिया निकै अनौठा प्राणी थिए उनी सधैँ बिहान दुई घण्टा लगाएर शालिग्रामको पूजा गर्थे तर हरेक रात भुनीमा कोदाको मादक झोल नहुली निधाउन सक्दैनथे गएकै भोलिपल्ट बिहान धीरेन्द्र स्कुलका प्रधान अध्यापक राम सेनाईको पछि लागेर सुरवीरलाई भेट्न उनको घरमा गयो बुर्चो काँटका सुरवीर उमेरले साठी काटिसकेका देखिन्थे उनका जुङ्गा उसका बा नरेन्द्रनाथका झैँ ठाडा न ठाडा थिए उनले सेतो धोती पहिरिएका थिए उनको निधारमा श्वेत चन्दनको ठाडो धर्से टिका हो नाक र निधारको सिमानामा तिलक लगाएका थिए र उनी फलैचामा बसेर हुक्का गुडगुडाइरहेका थिए ए अनि तपाईँ नै हो त्यसो भए हिजो आएको अङ्ग्रेजीको मास्टर होइन त नि धीरेन्द्रले टाउको मात्र हल्लाएर उनको प्रश्नको जवाब दियो अब ग्यार्नु म त नपढे गाउँले नपढे नि मुद्दा लाउन र खेल्नमा चाहिँ तपाईँको मेरो खुब सोख हेर्नुहोस् बैसठी वर्षको जीवनमा गोडा तिसेको मुद्दा त लडेँ मैले तर एउटा पनि हारेको छैन हेर्नुहोस् हार्न भनेपछि जान्दै जान्दिनँ म अनि जातमा चाहिँ तपाईँ पूर्विया पर्नुभयो कि कुमै हजुर म अधिकारी बाहुनको छोरो हजुर तर यो आजको जमानामा यो जातभातको कुरो क्यार नगर्नु धीरेन्द्रले कड्केरै जवाफ दियो ओहो हो जातभातको कुरो किन नगर्नु आखिर हाम्रो परिचय नि त त्यसैमा अडिया छ म त यो गाउँको प्रधान हो हेर्नुहोस् तर पनि कुल धर्म पोलेर चाहिँ खाइँदैन तपाईँ बुझ्नुभयो माछा धीरेन्द्रले जवाब फर्काएन अनि तमाखु खाइन्छ कि खाइँदैन मर्छ उनले सोधे खान्न नखा त राम्रो बोकेर त नि नत्र हाम्रो हुक्का म पूर्वीयलाई चाहिँ छुन दिन्न गर्नुहोस् कसो हेड सर प्रधान अध्यापक राम सेनाई उनको कुराले तिलमिलाए पनि समर्थनमा लाचार मुन्टो हल्लाए अब हेर्नु डेराको लागि चाहिँ मैले ज्ञानलाल नेवारलाई भनिदिएको छु कोठा आफै पकाएर खाने त होला नि होइन त मार सबै सामान पनि पाइन्छ गएर उसका व्यापारी हो पैसा त अलिअलि लिन्छ तर सहुलियत पनि गर्छ म भर्छु केही फिक्री गर्नु पर्दैन तपाईँले ढुक्कसँग राम्ररी पढाउनु होला बुझ्नुभयो त दाङमै बसाईको पछिल्लो समय तुलनात्मक दृष्टिले उसको जीवनको स्थिर र आनन्दमय अवधि थियो गाउँको सानो बजारमा डेरा थियो बजार पनि के भन्नु जम्मा जम्मी तीन घर थिए घरधनी ज्ञानलाल श्रेष्ठ थिए उनले घरको भुइँतलामा किराना पसल र होटल चलाएका थिए उनका बाजे पसल गर्न क्षेत्रपाटीबाट बसाइ सरेको भन्थे तर अहिले उनी आफै थुप्रै नाति नातिनीका बाजे भइसकेका थिए उनका तीन छोरा मध्ये दुईजना काठमाडौँमा जागिर खाएर स्वास्नी छोरा सहित बसेका थिए यता कान्छो छोरोले उनको पसलमा उत्तराधिकार जमाएको थियो तर्फबाट पनि दुईजना सन्तान भएका थिए एउटा कन्या अर्को कुमार धीरेन्द्र त्यस घरमा महिनाको एक सय रुपियाँ तिर्ने पाहुना बनेको थियो पेइङ गेस्ट त्यसबापत एउटा कोठा बिहान बेलुकाको खाना र विधाको दिन खाजा समेत खाने व्यवस्था भएको थियो त्यस अवधिमा ऊ घरधनी र उनको परिवारसँग न नजिक न टाढाको अवस्थामा रह्यो खाने बेला मात्र ऊ उनीहरूको पसलमा पुग्थ्यो पेटमा छिटछिटो भात हुलेर कोठातिर फर्किन्थ्यो गाउँको अङ्ग्रेजी शिक्षक हुनुको सत्ता र प्रभावको चाप घरबेटी परिवारमा परेको थियो ज्ञानलाल श्रेष्ठ स्कुल सञ्चालक समितिका सदस्य र गाउँका प्रधान सुरवीर थपलियाका खास समर्थक भएकोले पनि सुरु सुरुमा उसको व्यापारमा शङ्का गर्ने र व्यवधान उत्पन्न हुने अवस्था आएन तर केही समय बितेपछि नै धीरेन्द्र विवादमा फसिहाल्यो त्यस अवधिमा उसको दिनचर्या डेराबाट पाँच मिनट पर केही उकालोको स्कुल स्कुलबाट विद्यार्थीलाई सङ्गठित गर्न कहिले यो गाउँ त कहिले त्यो गाउँ कहिले भूमिगत पार्टीका रात्रि बैठकहरूमा भागीदारी त कहिले पत्र पत्रिका र रा राजनैतिक किताब किन्न काठमाडौँ आउजाउ गरेर बितेको थियो ऊ त्यही समयदेखि सक्रिय राजनीतिमा पनि तानी हो त्यसअघि कालमा राजनीतिसँग नजिक भए पनि त्यसप्रति उसको यस्तो आत्मिक लगाव बनिसकेको थिएन नेपाली कम्युनिस्टहरू गुट र उपगुटमा विभाजित थिए पहिलो विभाजनको भ्रूण दुई हजार सत्र सालले गर्भस्थ गरेको थियो महामन्त्री केशरजङ रायमाझीले राजाको कदमलाई समर्थन गरेकोमा चित्त नबुझेकाहरूले उनलाई पार्टीबाट निष्कासन गर्दै दुई हजार उन्नाइस सालमा तेस्रो महाधिवेशन गरे तुलसीलाल अमात्य नयाँ महामन्त्री बने त्यसपछि पनि आन्दोलनले गति लिन सकेन दुई हजार बिस सालको दशकमा कम्युनिस्टहरू छिन्न भिन्न हुन थाले सोभियत संघ र चीनबीच आरम्भ भएको विवादले संसारभरका कम्युनिस्टहरू दुई समानान्तर ध्रुवमा बाँडिए युरो कम्युनिस्टहरूले बेग्लै मार्ग पक्ष्याए यहाँ पनि त्यस परिस्थितिको प्रभाव भित्रियो यही क्रममा पुष्पलालले भारत प्रवासबाटै नयाँ समूह बनाएर संगठन अघि बढाउन थाले पुष्पलालसित असहमत हुनेहरूले केन्द्रीय न्युक्लियस गठन गरे न्युक्लियस काङ्ग्रेसको एउटा जमातले चौथो महाधिवेशन गरेर अर्को पार्टी बनायो न्युक्लियससित असहमत रहेका मनमोहनले फेरि अर्को समूह बनाए मनमोहनको समूहसित विद्रोह गरेर झापाली समूहको नयाँ धार विकास भयो र भारतको नक्सलाइट आन्दोलन र चीनको कम्युनिस्ट पार्टीबाट प्रेरित यस समूहले दुई हजार तीस सालको दशकदेखि नयाँ पारा ल्यायो खास गरी धेरै युवा त्यसतर्फ आकर्षित भए धीरेन्द्र नुवाकोट जाँदा त्यहाँ चौथो महाधिवेशनको दबदबा थियो तर बिस्तारै त्यस समूहलाई विस्थापित गर्न चारू मजुमदारको पथबाट प्रभावित अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्रले त्यस जिल्लामा धमाधम आफ्नो जग हाल्दै थियो धीरेन्द्र यी दुई समूहको आधारभूत भिन्नता खोतल्नतिर कहिले पनि लागेन एउटा रमाइलो सन्दर्भ चाहिँ के थियो भने यी दुवै समूह एउटै अर्थ लाग्ने शब्दमा एउटा एकातिर र अर्को अर्कातिर उधुम मचाइरहेका हुन्थे चौथो महाधिवेशन जनतान्त्रिक शब्द प्रयोग गर्थ्यो भने कोअर्डिनेसन केन्द्र जनवादी दुईटै शब्दको अर्थ एउटै भए पनि तिनीहरू त्यही शब्द प्रयोग गरेका आधारमा एक अर्कालाई संशोधनवादी भएको आरोप लगाउँथे राजनीतिक यात्रा जति निरस भए पनि धीरेन्द्रलाई बिस्तारै त्यसको नसाले लठ्याउन थाल्यो ऊ कोअर्डिनेसन केन्द्रको नजिक पुग्यो ऊ नुवाकोट गएको अर्को वर्षको हिउँदमा कोअर्डिनेसन केन्द्र नाम रहेको त्यस समूहले आफूलाई नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादी अर्थात् नेकपा मालेमा बदल्यो वर्षायाम सकिँदै गइरहेको थियो किसानहरू भरिको मकै भित्र्याउने काममा लागेका थिए दाङमैको पश्चिम र उत्तरतिरको बैसीमा धान बाली पसाउने तर्खरमा थियो माथि गाउँको उचाइबाट कतै कतै देखिने तादी नदी क्रमशः सङ्लो हुँदै गएको थियो यस्तो समयमा एक साँझ एक अनाम आगन्तुक धीरेन्द्रको ठेगाना खोल्दै गाउँमा आयो धीरेन्द्र भर्खर स्कुलबाट आएर कोठामा सुस्ताउँदै थियो घरधनीकी आठ वर्षकी नातिनी मार्गदर्शक भनेर उसलाई धीरेन्द्रको कोठामा पुर्याएर फर्की आगन्तुकले उसित जोडले हात मिलायो र आफ्नो नाम योगेश भनेर बतायो योगेश उसको भूमिगत पार्टी नाम थियो योगेश धीरेन्द्रकै उमेरको थियो तर ऊभन्दा के अग्लो भए पनि निकै दुब्लो ऊ दुब्लो भएका कारण धीरेन्द्रका आँखा पहिले उसको अनुहारको लामो नाकमा परे आगन्तुकले सामान्य पाइन्ट र सर्ट लगाएको थियो खुट्टामा थिए कपडाका जुत्ता कानमा छड्के पारेर भेरेको सुतीको झोला थियो र झोलामा त्यसको वास्तविक क्षमताभन्दा बढी सामान कोचिएको बुझिन्थ्यो उसले झोलाभित्र हात हाल्यो र स्टिच मारेको कागज निकालेर धीरेन्द्रलाई दिँदै भन्यो यो कमरेड हेमले सम्पर्क गर्नु भनेर लेख्नु भएको चिठी छ खोलेर पढ्नु भएको हुन्छ धीरेन्द्रले उसलाई आफू बसेको खाटको अर्को छेउमा बस्न अनुरोध गर्यो र चिठी खोलेर मनमनै पढ्न थाल्यो प्रिय कामरेड धीरेन्द्र लाल सलाम पत्रवाहक कामरेड योगेश हाम्रो संगठनका एक जिम्मेवार क्रान्तिकारी हुनुहुन्छ अहिले उहाँलाई नुवाकोट जिल्लामा पार्टी काम गर्न खटाइएको छ उहाँको मातहतमा रही क्रान्ति देश र जनताका निम्ति काम गर्नुहोला क्रान्तिकारी अभिवादन सहित तपाईँको उही पुरानो मित्र हिमबहादुर शाह मिति दुई हजार चौतिस पाँचको महिना सत्र गते धीरेन्द्रले पत्र पढेपछि कामरेड योगेशले म खोल्यो ल कामरेड अब त्यो पत्रको उपयोगिता सकियो हेर्नुहोस् दुश्मनबाट जोगिएर काम गर्न त्यसलाई च्यातिहाल्नुहोस् उसको सुझाव अनुसार धीरेन्द्रले त्यो चिरकटो च्यात्यो र मुखमा हालेर एकछिन चपायो हो तपाईँले ठिक गर्नुभयो एउटा पाको क्रान्तिकारीले गर्ने नै यस्तै हो दुश्मनको नाकै मुनि क्रान्तिकारी आधार तयार पार्न यस्तै शैलीको आवश्यकता पर्छ हेर्नुहोस् कमरेड योगेश देखि हो धीरेन्द्रले कागज उकेल्यो र हातमा लिएर झ्याल बाहिर मिल्कायो त्यो दिन योगेशले कोअर्डिनेसन केन्द्रको मुखपत्र वर्ग सङ्घर्ष अनि माओ सेतुङका पुस्तिका चिनिया समाजमा वर्ग विश्लेषण र लेनिनको त्यस्तै आकारको पुस्तिका गाउँका गरिबहरूलाई धीरेन्द्रलाई दियो ऊ त्यो रात धीरेन्द्रकै डेरामा बस्यो र बिहान सबेरै उठेर हिँड्यो कमरेड योगेशले सात महिना जति नुवाकोटमा कोअर्डिनेसन केन्द्रको भूमिगत संगठन बनाउन काम गर्यो र तीन सदस्य रहेको जिल्ला संगठन समिति बनाएर राजधानी फर्कियो ती तिनमा धीरेन्द्र चुवाडीको निमाविका शिक्षक रोहिणी पिलास र चौगडाको माविमा दस कक्षा पढ्ने महेश नेपाल थिए पछि त्यो कमिटी स्वत मार्क्सवादी लेन्नेवादी जिल्ला समितिमा रूपान्तरण भयो धीरेन्द्र काठमाडौँ नफर्कुन्जेल उनीहरूको त्यो कमिटी यथावत रह्यो ऊ काठमाडौँ फर्केपछि मात्र त्यसको पुनर्गठन गरियो धीरेन्द्रमा ठुलो मानिस बनौँ र नाम कमाऊ भन्ने किसिमको महत्वाकांक्षा थिएन पद लोलुप त ऊ थिएन नै तर आफ्नो अस्तित्वप्रति आत्मकेन्द्रित थियो ऊ आफूभित्रको स्वलाई कुनै पनि दृश्य अदृश्य शक्तिले दिनदिनै खाइरहेको छ भन्ने उसलाई लाग्थ्यो त्यसका पछाडि उसका बा देखिन्थे र सँगै उसको घर देखिन्थ्यो जसका लागि आफू परचक्री मात्र रहेको उसलाई लागिरहन्थ्यो सायद यही हीनता बोध र स्वस्थापनाका निम्ति आफूभित्र जन्मेको अस्तित्व बोधले नै उसलाई नेपालको वाम राजनीतिमा छिटछिटो डुबाउँदै डुबाउँदै लाग्यो शिक्षक र पञ्चायती व्यवस्था दुई विपरीत ध्रुवमा छन् भन्ने शिक्षा उसले दाङमै बसाइबाट आर्जन गर्यो त्यस समयमा ऊ आफ्ना बा नरेन्द्रनाथ अधिकारी साथीहरू गायत्री थापा मिठाराम खनाल ब्रजेश राणा र मनोहर श्रेष्ठप्रति तटस्थ सम्झनामा मात्र रह्यो ती सम्झनामा केही धमिला बिम्बहरू आउँथे र ती त्यसै बिलाएर जान्थे त्यसै अवधिमा उसको अकविताप्रति प्रेमको दुखान्त परिच्छेदको पनि अन्त्य भएको थियो उसले कविता लेख्न छोडेको थियो दुई हजार पैतिस छत्तिस सालमा ठुलो विद्यार्थी आन्दोलन भयो आन्दोलनका ससाना झिल्काहरू नुहाकोटसम्म पनि पुगे विद्यार्थीहरू हडतालमा उत्रिए विद्यार्थी उक्साएको आरोपमा ऊ केही दिन जेल पनि पार्यो आन्दोलनको दबावमा राजा वीरेन्द्रले जेठ दश गते जनमत संग्रह घोषणा गरे मतदानद्वारा बहुदलकी निर्दल छान्ने भनेर तर धीरेन्द्र आफ्नो राजनैतिक कर्मथलोमा जनमत सङ्ग्रहको अभियानमा सरिक हुने नपाई फेरि समयले अर्को मोड लियो दुई हजार छत्तिस साल असारको पहिलो दिन बर्खे छुट्टीमा ऊ दाङमैबाट घर फर्कियो संयोगवश घर फर्केको दुई सातापछि नै उसले जोगिटारको प्रस्तावित माध्यमिक स्कुलमा माध्यमिक तह पढाउने विशेष अवसर पायो यसपछि उसले नुवाकोट छोड्यो र त्यससित घाँसेको उसको अस्थायी नाता पनि टुट्यो धीरेन्द्र शिक्षक भएको पनि करिब सात वर्ष बितिसकेको थियो दाङमैका तीन वर्ष र त्यसपछि जोगिटारका चार वर्ष दुई हजार छत्तिस साल असारमा उसले हरिहर तीर्थ गाउँ पञ्चायतको जोगिटारमा रहेको भैरवी स्कुलमा माध्यमिक तहमा नियुक्ति पाएको थियो त्यस बखत सारा देश जनमत संग्रहको राजनैतिक ज्वरोले आक्रान्त बनेको थियो पञ्चायत विरोधीहरू विभिन्न विचारमा विभक्त थिए काङ्ग्रेस र केही वाम दल बहुदलको पक्षमा थिए चौथो महाधिवेशन सक्रिय बहिष्कारको नीतिमा थियो धीरेन्द्र जुन राजनैतिक संगठनमा आबद्ध थियो त्यसले एक वर्षभित्र तीनवटा फरक फरक नीति लिएको थियो पहिले सक्रिय बहिष्कार दोस्रो नीतिगत बहिष्कार र तेस्रो बहुदलका पक्षमा मत हाल्नेहरूलाई नरोक्ने भन्ने नरेन्द्रनाथ पञ्चायतका पक्षमा सीमा नागेर लागेका थिए नुवाकोटबाट फर्केपछि धीरेन्द्रले बासित सम्बन्ध सुधार गर्न केही प्रयास नगरेको होइन यसका निम्ति सानी आमालाई खुसी पार्ने प्रयास पनि उसले गर्यो भाइ खगेन्द्र र सुरेन्द्रलाई ऊ भित्रैदेखि माया गर्थ्यो ऊ सहरबाट उनीहरूलाई समोसा बर्फी र कथाका किताबहरू ल्याइदिन्थ्यो यसबाट उनीहरू खुसी हुन्थे नरेन्द्रनाथ पनि छोरामा आएको यो परिवर्तन देखेर खुसी भएका थिए तर जनमत सङ्ग्रहमा निर्दलकै बौद्धल भन्ने मुद्दाले फेरि उनीहरू बीच एक किसिमको फाटो बढाइदियो तिनै मध्ये एक दिनको घटना धीरेन्द्र गाउँको चिया पसलमा गएको थियो चिया खान आएका गाउँलेहरू बीच बौद्धल र निर्दलका पक्ष र विपक्षमा चर्काचर्की पर्दै रहेछ दुई पक्षमा झन्डै हात हालाहाल हुने अवस्था आयो अब यो तपाईँको के भन्छन् बौद्धले बौद्धलेहरू भने भारतका दलाल हुन् हेर्नुहोस् तपाईँको भारतको पैसा खाएर यहाँ चर्का कुरा गर्छ त्यसै त्यसै अराष्ट्रिय तत्त्व भने होइन यिनीहरूलाई प्रधान पञ्च नरेन्द्रनाथ पक्षको एउटा अदमैसी घनानाथले हो के कुरो गर्नुहुन्छ तपाईँ निर्दलीयहरू भनेका एक नम्बरका भ्रष्टाचारी आजको संसारमा कहीँ नपाएर एकदलीय निरङ्कुशता चल्छ देशको ढुकुटी हजुरेर बौद्धलको विरोध गर्न लाज लाग्दैन तिमीहरूलाई किशोर भएको विद्यार्थी सोमा ढकालले चर्केर भन्यो यही बिन्दुबाट विवाद बढेपछि अधवैंशी घननाथले सोमा ढकाललाई एक थप्पड हान्दियो घननाथको त्यस थप्पडले वातावरणलाई उन्मादतिर धकेल्यो मानिसहरू दुई ध्रुवमा विभक्त भए आपसमा हानाहान चल्यो चारजना घाइते भए प्रहरी आयो र घाइते सहित केहीलाई पक्रिएर लग्यो पक्राउ पर्नेमा धीरेन्द्र पनि थियो जबकि त्यस भिडन्तमा धीरेन्द्र बीचमा बसेर दुवै पक्षलाई साम्य पार्ने कोसिस गरिरहेको थियो प्रहरीले एक रात हिरासतमा राखेर अरू सबैले छोडिदियो सोमतलाई चाहिँ सार्वजनिक अपराधमा मुद्दा चलाइदियो त्यो केटाको के दोषी थिएन बा पहिलो हात हाल्ने त त्यो थिएन घननाथ उसले हात हालेको पहिलो मै त्यहीँ छु धीरेन्द्रले बालाई भन्यो अब त्यो प्रशासनले उसलाई चिया पसलको घटनाको कारणले मुद्दा चलाएको होइन यार उसले निकै ठाउँमा पञ्चहरूको सभामा ढुङ्गा हानेर चाहिँ क्या पहिले पनि पुलिससँग फोटै छ अरे त्यसको अब उसलाई चाहिँ जनमत सङ्ग्रह बितोल्न खोज्ने तत्त्वहरूको सूचीमा हुम फोटो टाँसेर राखेका छन् अरे नरेन्द्रनाथले भाने यस्तो तर्क राज्यले गर्ने हो बा बा जस्तो जनसेवकले गर्ने होइन त्यो केटो पक्रेको घटना हाम्रै गाममा भएकोले तपाईँ यसमा नैतिक रूपले जिम्मेवार हुनु पर्दैन बा बाबा भर त जान्ने नभए फेरि मैले त उग्रवादीलाई बजाउने ठेक्का ल्याएको छैन बाको यो रवैयापछि ऊ खुले आम बौद्धलका पक्षमा लाग्यो चिया पसलको मारपिटपछि त चुलिँदै गएको उसको द्वन्द्वको परिणाम थियो त्यो नत्र उसले आफ्नै पार्टीसित समेत किन मत बजाउँथ्यो र यसमा उसको तर्क एकदम स्पष्ट थियो जनमत संग्रह बहिष्कारको नीति लिँदा पञ्चायतका पक्षमा रहेका आफ्ना बा जस्ता निरङ्कुशतावादीहरूलाई फाइदा पुग्छ यो विश्लेषण उसको मौलिक सृजना थिएन यस्तै मत राख्ने वामपन्थीहरू देशमा सक्रिय थिए जे होस् उसले सही बाटो त्यही विचारमा देख्यो धीरेन्द्र पढाउन जान थालेको भैरवी विद्यालय सुरुमा प्रस्तावित माध्यमिक तहमा थियो सरकारी दरबन्दी आइसकेको थिएन त्यसैले उसलाई स्कुलको आफ्नै आमदानीबाट तलब दिने गरी नियुक्ति दिइएको थियो उसलाई त्यहाँ लाने व्यक्ति थिए हरिशरण कुइकेल उनी त्यस भेगको शैक्षिक जागरण अभियानका प्रख्यात अगुवा थिए धीरेन्द्रले उनको नाम सुने पनि चिनेको थिएन उनको सहयोग र प्रेरणामा काठमाडौँको पूर्वी भेगमा अरू पनि केही विद्यालय खुलेका थिए उसका बा नरेन्द्रनाथ समेत हरिशरणको तारिफ गर्दथे नरेन्द्रनाथ र उनी कामले फरक फरक जिम्मेवारीमा रहे पनि एउटै अभियानका सारथी थिए दुवै राजा र पञ्चायतका अनन्य भक्त थिए हरिशरण सर धीरेन्द्रसित के कुरामा प्रभावित थिए स्पष्ट थिएन सायद उसको दाङमयकालीन समयका अनेक करामतबाट प्रभावित थिए कि पहिले नै भनिसकियो कि विचारले हरिशरण सर पञ्चायतका कट्टर समर्थक थिए भने धीरेन्द्र ठिक उल्टो वामपन्थी थिए हो नरेन्द्रनाथसित आफ्नो मेलका कारण उनले उसलाई स्कुलमा लगे भनौँ भने ऊ बाको बाटोबाट धेरै टाढा पुगिसकेको थिए हो उसको बारे उनलाई थाहा नहुने कुरै थिएन ऊ दुई हजार एकतिस सालको सिक्किम काण्ड दुई हजार बत्तीस सालको विद्यार्थी आन्दोलन दुई हजार छत्तिस सालको ठुलो विद्यार्थी आन्दोलन र जनमत संग्रह अगाडिका राजनैतिक घटनामा बाभन्दा फरक बिन्दुमा उभिएको थियो नुवाकोटमा रहँदा पञ्चायत विरोधी राजनीति र प्रतिबन्धित पार्टी संगठनका क्षेत्रमा उसले गरेका गतिविधि खुलिसकेका थिए विदुर प्रशासनले एकपटक उसलाई सुरक्षा कानुन लगाएर गिरफ्तार गरेको र विद्यार्थी तथा अभिभावकको दबावका कारण छुटेको खबर गाउँमा आइसकेको थियो प्रधान पञ्चायत नरेन्द्रनाथ अधिकारीको आफ्नै छोरो व्यवस्था विरोधी भएर उग्रवादीपट्टि लागेको खबरले विशेष अर्थ राख्नु अस्वाभाविक थिएन यी सबै थाहा हुँदाहुँदै पनि हरिशरण सरले के कारणले उसलाई स्कुलमा पित्र्याए त धीरेन्द्र अन्य होलमा थिए हो धीरेन्द्र दुई महिना लामो बर्खे विधामा घर आएका बेला उसको गाउँकै शिक्षक देवनारायण ढकाल मार्फत हरिशरण सरले उसलाई स्कुलमा बोलाएका थिए असारको आधातिरको समय थियो मनसुन आउन ढिला भएको थियो गर्मी हफक्क थियो मनोहरा र बागमतीको बगरका कुलो लाग्ने थोरै खेत बाहेक अन्यत्र रोपाई हुन सकेको थिएन पुरै फाँट फुस्रो न फुस्रो देखिन्थ्यो पानी नपरेकाले साराका सारा किसान भविष्यको चिन्ताले कहाँ लिएका थिए धीरेन्द्र बिहानको खाना खाएर घरबाट निस्कियो देवनारायण उसलाई आफ्नै घर अगाडिको गौडामा छाता ओढेर कुरिराखेका थिए अब खै किन कुन हरिचरण सर तपाईँलाई छिटोभन्दा छिटो भेट्न हतारिया छन् फेरि चाँडै नै काम गरेन भने सञ्चालक समितिले अर्कोलाई नियुक्ति गर्ने सम्भावना छ रे के त्यो कारणले गर्दा देवनारायणले सुनाए धीरेन्द्र केही नबोली उनको पछि लाग्यो चौरको पश्चिमतर्फ पुछारमा स्कुलको जीर्ण भवन थियो लामो टहरे भवनमा जम्मा जम्मी दुई तला थिए छाना जस्ता पाताको थियो माथिल्लो तलाबाट मानिस हिँड्दा तलको कोठाहरूमा धुलो नझरोस् भनेर मान्द्राहरू ठोकिएका थिए धुलो खस्ता कतिपय ठाउँमा ठोकेका मान्द्रा गणेश भगवानको भुँडी झैँ लच्केका थिए देवनारायण धीरेन्द्रलाई प्रधान अध्यापकको कार्यालयमा छोडेर आफ्नो कक्षातिर लागे ऊ कोठामा उभिएर यताउता हेर्दै हरिशरण सरलाई कुरिराखेको थियो त्यही बेला हरिशरण मुस्कुराउँदै र हात जोड्दै भित्र पसे नमस्कार धीरेन्द्र सर नमस्कार नाम पछाडि सरको पुच्छर लगाएर उनले भने आफूभन्दा झन्डै दस वर्ष जति जेठो व्यक्तिले सर सम्बोधन गर्दै पहिलो नमस्कार गरेकोमा धीरेन्द्र अलिकति लज्जित भयो नमस्कार नमस्कार सर उसले रातो मुख बनाएर नमस्कार फर्कायो बसौँ बसौँ न सर बसौँ ऊ प्रधान अध्यापकको मेच अगाडिको अर्को मेचमा बस्यो र भित्तामा टाँसिएका वर्णपट र नक्सातिर हेर्न थाल्यो हरिशरण सर टेबलमा रहेको चन्द्र सूर्य अङ्कित सानो झण्डालाई अर्को ठाउँमा सार्दै आफ्नो आसनमा बसे त्यसपछि स्कुलको संक्षिप्त इतिहास भन्दै धीरेन्द्रको प्रसङ्गतिर आए अब के छ भने धीरेन्द्र सर यो वर्षदेखि आठ कक्षा सुरु भएको छैन सरकारले फेरि तपाईँको माध्यमिक दरबन्दी दिएको छैन अब यस वर्षको बजेट अटिदिने भनेका छन् अब फेरि तपाईँको मेरो प्रधान अध्यापक बन्ने योग्यता पनि नाइ अब तपाईँ जस्तो पढे लेखा मान्छे पाए स्कुल राम्रो होला भनेर डाके अब कुरो त्यति हो सर अब कुरो त ठिकै हो हरि सर फेरि म अहिले नुवाकोटमा पढाउँदैछु के अरे अब आफ्नै गाउँ नजिकैको स्कुल छोडेर किन पहाडको ढुङ्गामाथि हिँड्नुहुन्छ त नि आखिर केही समयपछि तपाईँ नै यहाँको प्रमुख हुने हो के अरे धीरेन्द्रलाई उनको प्रस्ताव ठिकै लाग्यो केही समय माध्यमिक तह पढाउन र त्यसपछि प्रधान हुन पाउने प्रस्ताव निकै आकर्षक थिए हो अब ठिकै छ हरि सर म एकचोटि नुवाकोट पुगेर आउनु पर्ला अब शिक्षा अधिकारीलाई पनि भेटेर भन्नु पनि पर्यो अनि फेरि दाङमैमा विद्यार्थी र अभिभावकलाई पनि सम्झाउनु पर्यो उनीहरूले मसित अलिक बढ्दै आशा राखेका छन् कि सर त्यहाँ धीरेन्द्र त्यो दिन त्यति समझदारी गरेर त्यहाँबाट फर्कियो त्यसपछि तत्कालै ऊ नुवाकोटतिर हिँड्यो उपन्यास हजार माइलको बाटोको सातौँ भाग यही सकिन्छ आशा गर्छौ आजको अङ्क तपाईँलाई रोचक लाग्यो हवस् त अर्को अङ्कमा फेरि भेटौँला यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ सुन्नेलाई सुनको माला यस कार्यक्रमको publicity partner TBI group Nepal recording तथा मिक्सिङ भुवन पौडेल अनियर टेक्निसियन जयराम कोठी र सृजना तामाङ सूत्रधार पवन राज पौडेल प्रतिक्रियाका लागि फेसबुक डट कम स्ल्यास थाहा सञ्चार वा थाहा सञ्चार एट मेल डट कम